एसएलसीमा डी र ए ग्रेड ल्याउने सबैले सेपमूलक तालिम लिन नपाउने सबैलाई अटाउन सिटी भिटीमा क्षमता अभाव बाजुराको दुर्गम चारवटा गाविसमा एकसाथ बिजुली पुग्ने काङ्ग्रेस कञ्चनपुरको सभापतिमा हरिप्रसाद बोहरा निर्वाचित डोटीमा मसानघाटमा बेवारिसे भेटिएका पुरुषको उपचारमा समस्या कैलालीको कुसुमघाट बस्ती मोहना नदी कठानको जोखिममा र डोटीमा खेलकुद मैदानको निर्माण कार्य सुरु बन्दै गरेको खेल मैदानको नाम खप्तर रङ्गशाला राखिने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु एसएलसीमा सहभागी सबैले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रालयको निर्णय छ तर सबैले सेवमूलक तालिममा समेत अवसर नपाउने भएका छन् दुई विषयमा डी र ई ग्रेड आउने सबैका लागि पनि प्राविधिक तथा व्यावसायिक तालिम परिषद सिटिभिटीमा क्षमता नै छैन सिटिभिटीका सदस्य सचिव डाक्टर रामहरि लामिछानेका अनुसार टिएसएलसी र डिप्लोमा तहको कार्यक्रमका लागि पैँचालिस हजारको क्षमता रहेको छ तर दुई हजार बहत्तर सालको एसएलसीमा एउटै विषयमा झण्डै साढे एक लाख विद्यार्थीको ई ग्रेड आएको छ कक्षा एघारमा Maithili Hindi Newari Urdu French Japanese German Chinese र अरू भाषाका अध्ययन गर्न कम्तीमा जिपिए एक दशमलव छ चाहिन्छ र अङ्ग्रेजीमा डी ल्याएर भर्ना पाउने व्यवस्था रहेको छ सिटिभिटीका सूचना अधिकारी मनोज नेौपानीका अनुसार करिब छब्बिस हजारको हरियालीमा मात्र टिएसएलसीमा पढाउन सक्ने क्षमता रहेको छ यसअघि सिटिभिटीले एसएलसी उत्तीर्ण भएका र अनुत्तीर्ण भएका विद्यार्थीका लागि छुट्टा छुट्टै कार्यक्रम सञ्चालन गर्दै आएको थियो यस वर्षदेखि एउटै कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ बाजुराको दुर्गम चारवटा गाविसमा एकसाथ बिजुली पुग्ने भएको छ गोत्री सापपाटा जुकोट र वाई गरी चार गाविसमा एकसाथ बिजुली पुग्न लागेको हो यसबाट दुई हजार तीन सय घरधुरी लाभान्वित हुने भएका छन् जिल्ला विकास समिति वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र अन्य निकायको आर्थिक सहयोगमा दुई सय किलोवाट क्षमता भएको जुड्डी काग जलविद्युत योजना बन्न लागेपछि त्यहाँका नागरिकमा खुसी छाएको छ यो योजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको छ करोड बिस लाख रुपैयाँ विश्व खाद्य कार्यक्रमको अडचालिस लाख रुपैयाँ जिल्ला विकास समितिको दस लाख रुपैयाँ गाविसको पैँतिस लाख रुपैयाँ र साहस नेपालको एक लाख रुपैयाँको सहग रहेको छ यी गाविसहरू सडक सञ्जाल नजोडिएका कारण यहाँका विकास योजनाहरू समयमै सम्पन्न हुन सकेका छैनन् यो योजना समेत यसबाट अछुतो रहन नसकेको स्थानीयले बताउँदै आएका छन् यो विद्युत योजनाको सामग्री ढुवानीका लागि स्थानीयवासी दान सागु सम्म पुगेर सामग्रीहरू बोक्ने गरेका छन् विद्युत अभावका कारण संचार शिक्षा र साना उद्योगहरू सञ्चालन गर्न गाह्रो भएका कारण स्थानीयवासी छिटो आयोजना सक्ने लक्ष्यमा रहेको सापटाका स्थानीय हंसबहादुर बुढाले बताउनुभयो बाजुरामा सञ्चालन भएका र बन्दै गरी बत्तीसवटा लघु जलविद्युत योजना छन् यसको क्षमता तेह्र सय उन्नाइस दशमलव पाँच वाट रहेको जिल्ला विकास समितिका ऊर्जा तथा वातावरण शाखाका इन्जिनियर तालबहादुर रावतले बताउनुभयो नेपाली काङ्ग्रेस कञ्चनपुरको सभापतिमा हरिप्रसाद बोहरा निर्वाचित हुनु भएको छ हिजो सम्पन्न निर्वाचनमा सभापति पदका उम्मेद्वार कसैले पनि काङ्ग्रेसको विधान बमोजिम कुल खसेको मतको एकाउन्न प्रतिशत मत नल्याएपछि सबैभन्दा बढी मत प्राप्त गर्नुभएका बोहरा सभापतिमा सर्वसम्मतिबाट निर्वाचित हुनु भएको हो हिजो भएको मतदानमा बोहराले दुई सभापतिका अर्का उम्मेद्वार पदम बोगटीले एक सय त्रिचालिस र गोपाल गुरुङले एक सय अठाइस मत प्राप्त गर्नुभएको थियो कंग्रेसको विधान बमोजिम एकाउन्न प्रतिशत मत नपुगेमा दोस्रो पल्ट चुनाव हुने भए पनि दोस्रो स्थानमा रहनु भएका बोगटीले बोहरलाई समर्थन गरेपछि उहाँ सभापतिमा निर्वाचित हुनु भएको हो हिजो सम्पन्न मतदानमा जम्मा पाँच सय बासठी प्रतिनिधि मध्ये पाँच सय पचास जनाले मतदान गरेका थिए निर्वाचन अधिकृत प्रयोग दत्त भट्टका अनुसार अब निर्वाचन भएका सभापति भन्दा बाहेक पदको गणना सुरु भएको छ डोटीमा पूर्ण खोपयुक्त घोषणा अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ अभियान अन्तर्गतको जिल्लाको धिर्कामाण्डो गाविस हिजो जिल्लाको पच्चिसौँ गाविसका रूपमा पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ धिर्कामाण्डो गाउँ विकास समिति र धिर्कामाण्डो स्वास्थ्य चौकीको संयुक्त आयोजनामा हिजो एक औपचारिक कार्यक्रमको आयोजना गर्दै गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको जनाइएको छ यस्तै गैरा गाउँ गाविसलाई पनि हिजो जिल्लाको छब्बिसौँ गाविसका रूपमा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ स्थानीय बासिन्दा र सरोकारवालाहरूको उपस्थितिमा हिजो एक कार्यक्रमको आयोजना गरी गैरा गाउँलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो यस्तै डोटीको पहिलो गाविसको रूपमा आज तिखातर गाविस पूर्ण साक्षर घोषणा हुने भएको छ गाविसलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी आज पूर्ण साक्षर गाविस घोषणा गरिने तिखातर गाविसले जनाएको छ गाविसको साक्षरता दर पञ्चानब्बे प्रतिशत भन्दा माथि रहेका डोटीको पहिलो गाविसका रूपमा पूर्ण साक्षर गाविस घोषणा गर्न लागि डुम्राकोट स्रोत केन्द्रका स्रोत व्यक्तिराम आशिष ठाकुरले जानकारी दिनुभयो डोटीको सानागाउँ गाविसमा हिजो दुवै खुट्टामा किरा परेको अवस्थामा बेवारिसे फेला परेका पुरुषको उपचारका लागि समस्या भएको छ जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेलधुरा उपक्षेत्रीय अस्पताललाई रिफर गरेको भए पनि ती नागरिक को हुन् र कहाँका हुन् भन्ने नखुलेका कोही पनि वारिस नआएको हुँदा उनको उपचारमा समस्या देखिएको हो उनको खुट्टाको प्लास्टिक सर्जरी गर्नुपर्ने भएकाले जिल्ला अस्पताल डोटीमा सम्भव नभएको डाक्टर मदन श्रेष्ठले बताउनु भएको छ ती गाविस ती नागरिकलाई रिफर गर्दा जिल्ला स्तरबाट आर्थिक सहयोग जुट्न सक्ने देखिए पनि उनको साथमा जान सक्ने वारिस नपाएपछि समस्या उत्पन्न भएको हो बोल्नै नसक्ने अन्दाजी पचास पचपन्न वर्ष उमेरका देखिने ती पुरुषलाई हिजो दिउँसो साना गाउँ प्रहरी चौकीका इन्चार्ज नवराज अवस्थी नेतृत्वको टोलीले उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो कैलालीको भजनी त्रिशक्ति नगरपालिका वडा नम्बर छमा रहेको कुसुमघाट बस्ती मोहना नदी कटानको जोखिममा परेको छ वर्षनी तीव्र रूपमा भइरहेको कटान नियन्त्रण हुन नसक्दा बस्ती छेउमै नदी पुगेको छ नदी कटान बढ्दै गइरहेकाले स्थानीयवासी घर बग्ला भन्ने त्रासमा रहेका छन् कैलालीमा बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमा पर्ने भजनीको कोसुमघाटमा एक दर्जन घर कटानको जोखिममा परेका हुन् यस्तै कोसमघाटकै देखेली दैलेखी टोल र नयाँ बस्तीमा पनि केही घर नदी कटानको जोखिममा रहेका छन् सीमा क्षेत्रमा बग्ने मोहना नदीले नेपालतिर कटान बढाउँदै लागेको छ कटानले नदी बस्तीको दूरी थोरै मात्र रहेको छ कटान रोकथामका लागि कुनै प्रयास भएको देखिँदैन नदीले हरेक वर्ष तीव्र रूपमा कटान गर्दै आएकाले यस वर्ष वर्षायाममा घर बगाउने भन्दै स्थानीयवासी चिन्तित भएका छन् हरेक वर्ष वर्षायाममा डुबानको समस्या भोग्दै आएका स्थानीयहरूमा यस वर्ष घर बग्ला भन्ने पिरोलो रहेको छ जग्गा बगाइसकेको नदीले यस वर्ष झोप्र पनि बगाउने डर रहेको स्थानीय रङ्गादेवी साउदले दुःख पोख्नुभयो घर अगाडि रहेको आफ्नो डेढ बिघा जग्गा नदीले कटान गरेको उहाँले सुनाउनुभयो अब पाँच कट्ठा मात्रै बाँकी रहेको र त्यो पनि कटान भइरहेको उहाँको भनाइ छ खेतीयोग्य जमिन नदीले कटान गरेपछि बस्तीका अधिकांश परिवारसँग घरवास मात्रै बाँकी रहेको स्थानीय गोरखबहादुर बोहराले बताउनुभयो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ बेलैमा मनसुन लागेपछि कैलालीमा रोपाईँको चटारो चलेको छ केही दिनदेखि दिनहुँ पानी पर्न थालेपछि कृषकहरू खेतमा तछाड मछाड गर्न थालेका छन् अघिल्लो वर्षको तुलनामा यो वर्ष चाँडै मनसुन लागेकाले रोपाई पनि चाँडै सकिने कृषकहरूले बताएका छन् जिल्लाको पश्चिमी क्षेत्रमा ढिलो गरी रोपाई सुरु भए पनि मध्य र पूर्वी क्षेत्रका अधिकांश कृषकले प्रिमनसुन वर्षाकै बेला रोपाई सुरु गरिसकेका थिए त्यसबेलादेखि नै खेतीपाती सुरु गरेका कतिपय कृषकहरूको रोपाई अन्तिमतिर पुगेको बताइएको छ दस बाह्र दिन अगावै रोपाई सुरु गरेका अधिकांश कृषकहरूको रोपाई कार्य आधा भइसकेको रतनपुरका कृषक पतिराम चौधरीले बताउनुभयो कतिपय कृषकहरूको रोपाई अन्तिमतिर पुगेको भन्दै उहाँले असार पन्ध्र आउनु अगावै यस वर्ष धेरै किसानले रोपाएको काम सकिने उल्लेख गर्नुभयो डोटीमा खेलकुद मैदानको निर्माण कार्य सुरु भएको छ दिपाले सिलगढी नगरपालिकाको जगडा कोषको पचास लाख रकमबाट उक्त खेल मैदान बन्न लागेको बताइएको छ डोटी उद्योग वाणिज्य संघको अगुवाईमा खेल मैदान निर्माणको कार्य सुरु भएको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ठूलो सङ्घर्षका साथ विनियोजित गराइएको रकम पचास लाख रकमको सदुपयोग गरी सीमित लगानीमा बढी काम गर्ने उद्देश्यका साथ निर्माण कार्य थालनी गरेको संघका अध्यक्ष खड्काको भनाइरहेको छ निर्माण हुन लागेको खेल मैदानको चौडाई सय मिटर र लम्बाइ एक सय पचास मिटर रहने खड्काले बताउनु भएको छ खेल मैदान निर्माणको काम तीव्र गतिमा भइरहेको र असारभित्रै सक्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष खड्काले बताउनु भएको छ क्षेत्रीय सदरमुकाममा यसअघि खेल मैदान नहुँदा खेलाडी गहुँ धान काटेका खेत खोलाका किनार तथा कसैको निजी जमिनमा खेल्न बाध्य बनेका थिए अब त्यस्ता दिन टरेका छन् अब केही समयमै गहुँ धान काट्न पर्खनु पर्ने छैन र उच्च स्तरको खेल मैदानमा यहाँका खेलाडी खेल्न पाउनेछन् स्थानीय क्षेत्रीय र राष्ट्रिय स्तरका खेलको समेत आयोजना गर्न सकिने उद्योग वाणिज्य संघ डोटीले जनाएको छ बन्दै गरेको खेल मैदानको नाम खप्तर रङ्गशाला राखिने संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित दुईवटा दुर्घटनाहरू भएका छन् डडेलधुराबाट कैलालीको धनगढीका लागि जाँदै गरेको से एक ख नौ आठ सात नम्बरको हाइस दिउँसो पौने तीन बजीतिर ब्रेक फेल भई दुर्घटनामा परेको छ दुर्घटनामा चालक सहित पाँचजना सामान्य घाइते भएको जनाइएको छ यसै गरी कैलालीको सौमालाको झिलमा जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् से एक ज एघार अन्ठाउन्न नम्बरको जीपले अन्टेस्ट नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बझाङको मस्टमाण्डो पाँचका तीस वर्षीय रमेश बोहरा र स्कुटरमै सवार सोही ठाउँका पैँतिस वर्षीय जनक बोहरा गम्भीर घाइते भएका थिए चालक रमेश बोहरालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ भने जनक बोहरा उपचारको क्रममा रहेको क्षेत्रीय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 उपचारमा समस्या कैलालेको कुसुमघाट बस्ती मोहना नदी कटानको जोखिममा र डोटीमा खेलकुद खेलकुद मैदानको निर्माण कार्य सुरु बन्दै गरेको खेल मैदानको नाम खप्तट रङ्गशाला राखिने समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियोनिटी पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radionity र ट्विटरमा Twitter dot com slash radionity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पक्का सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार अभिधा